यो मन पराएको तिमीलाई धेरै भयो तिम्रो पछि लाग्दा तिम्रो पछि लाग्दा मेरो जानै गयो मेरो जानै गयो हौ

घर के पारे जाए गर्दा गर्दै भयाल उनको गर्दा गर्दै उनको त्यो तिम्रो सिउँदोमा हालिदिन्छु हालिदिन्छु फालिदिन्छु त्यो तिम्रो मायामा त्यो तिम्रो मायामा ज्यान फालिदिन्छु म त मर्नै पर्ने हलिदिन्छु हालिदिन्छु हलिदिन्छु हालिदिन्छु त्यो तिम्रो सिउँदोमा सिन्दुरी हालिदिन्छु हालिदिन्छु फालिदिन्छु फालिदिन्छु फालिदिन्छु त्यो तिम्रो मायामा ज्यान फालिदिन्छु त्यो तिम्रो मायामा त्यो तिम्रो मायामा ज्यान फालिदिन्छु Vale

तिम्रो मायामा त्यो तिम्रो मायामा सानो फालिन्छु कति you might